सबैलाई सोधौँ कुन गीत शान्तिको लागि शिक्षा भन्ने अभियान लिएर नेपालको लोकप्रिय ब्यान्ड नेपथ्यले गर्न लागेको सङ्गीत यात्रा आज रत्नगरबाट सुरु भएको छ देशका एघारवटा सहरमा गर्न लागि साङ्गीतिक कार्यक्रम अन्तर्गत पहिलो श्रृङ्खला रत्नगरबाट सुरु गरिएको हो रत्नगर तेह्र जयमङ्गलामा रहेको पञ्चकन्या उच्च माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला निर्माणको लागि सहयोगार्थ गरिएको हो साथै पर्यटकीय नगरी सौराहा तथा रत्नगरको प्रचार प्रसारको लागि कार्यक्रमले थप सहयोग पुग्ने स्थानीय आयोजक रोटरी क्लब अफ रत्नगरका अध्यक्ष बुधराम जोशीले बताउनुभयो पञ्चकन्या उच्च मावि जुन हालसालै मात्र त्यहाँ स्कुल पहिला चाहिँ दस क्लाससम्म पढाइ हुन्थ्यो भने त्यहाँ उच्च मावि दुई हजार सत्तरी सालमा स्थापना भएको छ र त्यसमा पनि साइन्स फ्याकल्टीमा जुन विद्यार्थीहरूलाई साइन्स पढ्नको लागि जुन नब्बे नहुने साइन्सका ल्याबहरू केमिकलहरू इक्विपमेन्टहरू आवश्यक परेको हुनाले हामीले रोटरी क्लब अफ रत्नगर र तथा हामी जति पनि आयोजक गर्छौँ उहाँहरूकै तर्फबाट हामीले उहाँलाई त्यो स्कुललाई हामीले दुई लाख दस हजार रुपियाँ हाम्रो प्रदान प्रदान गर्ने लक्ष्य छौँ यो ठाउँको प्रवर्धन पनि होस् यहाँहरूले देख्नु भएको छ आज कान्तिपुरको योभन्दा अगाडिको हप्तामा पनि पुरा पेजमा त तपाईँ देख्नु भएको छ रत्नगर टाढी नेपथ्यको कार्यक्रम हुँदैछ जो मान्छे चाहिँ कान्तिपुर पत्रिकाको जो जति पनि चाहिँ ग्राहकहरू छ उहाँले सम्पूर्णले थाहा पाउनु ए रत्नगर पनि एउटा चाहिँ बौद्धिक क्षेत्रको मान्छे रहेछ जसले गर्दा कला संस्कृतिका धनी रहेछ कला संस्कृतिका पारखी रहेछ उहाँले आज यो चाहिँ प्रोग्राम हेर्ने अवसर प्राप्त भयो भन्ने कुरा चाहिँ रत्नगरमा यस्ता यस्ता मान्छेहरू पनि रहेछ भनेर सबैले बुझ्ने अवसर पाएर रत्नगरको नाम आज देशभरिमा प्रचार प्रसार भएको छ यो ठाउँको चाहिँ एउटा भोलि भविष्यमा चाहिँ एउटा पर्यटन अझ उकास्ने एउटा अवसर हामीले प्राप्त गरेका छौँ रत्ननगरको नारायणी चलचित्र मन्दिरमा भएको कार्यक्रमको स्थानीय आयोजक रोटरी क्लब अफ रत्ननगर रोटिया क्लब अफ रत्ननगर रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिका रहेका छन् रत्ननगर तेह्र जयमङ्गलामा रहेको पञ्चकन्या उच्च माविको विज्ञान प्रयोगशाला निर्माणको लागि सहयोगार्थ गरिएको हो कार्यक्रमका लागि एक र तीन मूल्यका टिकट गरी छ सय टिकट बिक्री भएको थियो कार्यक्रमबाट चार लाख दस हजार संकलन गर्ने र खर्च कटाएर बाँकी रहेको दुई लाखभन्दा बढी रकम विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको स्थानीय आयोजक रोटरी क्लब अफ रत्नगरको सदस्य तथा नेपथ्य साङ्गीतिक यात्रा कार्यक्रमको संयोजक सदस्य जनक पौडेलको भनाइ छ यसको उद्देश्य भनेको चाहिँ शान्तिको लागि शिक्षा हो र त्यसमा हाम्रो यसमा जे जति रकमहरू हामीले सङ्कलन गरेर बचत गर्न सक्छौँ त्यो चाहिँ पञ्चकन्या उच्च माविको विज्ञान प्रयोगशाला सहयोग त्यहाँ हस्तान्तरण गर्ने कार्यक्रम छ र हाम्रो छ सय टिकटहरू सबै बिक्री भइसकेको छ हामीले यसमा कुनै पनि पासको व्यवस्थाहरू कम्प्लिमेन्ट्रीहरू कहीँ कुनै पनि साथीहरूलाई गर्न सकेका छैनौँ यो चाहिँ हाम्रो बाधात्मक अवस्था हो यसलाई सबै साथीहरूले सहज स्वीकार गरिदिनु भएको छ यसको लागि चाहिँ म सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु कार्यक्रममा असहाय अपाङ्ग दलित पिछडिएका तथा आदिवासी लगायतका छब्बिसजना सरकारी विद्यालयका विद्यार्थीहरूलाई निशुल्क हेर्नका लागि व्यवस्था मिलाइएको थियो नेपथ्य ब्यान्डले रत्ननगर पछि छुट्टा छुट्टै मितिमा मोरङ झापा सर्लाही कपिलवस्तु बर्दिया दाङ तनहु म्यादी कास्की र काठमाडौँमा साङ्गीतिक कार्यक्रम गर्दैछ कार्यक्रमको लागि नेपथ्य ब्यान्डका चर्चित गायक तथा सङ्गीतकर्मी अमृत गुरुङ लगायतको अडचालिसजनाको टोली रहेको थियो देशमा कहिले आन्दोलन कहिले बन्द हडताल त कहिले चुनावका कारण अशान्ति हुनुका साथै सबैभन्दा बढी विद्यार्थीहरू मारमा पर्ने गरेको छ त्यसैले आफूले रोजेको विषय पढ्नको लागि नजिकै क्याम्पस नहुँदा कतिपय विद्यार्थीहरू घर छोडेर जिल्ला बाहिर गएर बस्न बाध्य हुन्छन् अर्कोतिर चर्को मासिक शुल्कले गर्दा जेहेन्दार विद्यार्थीहरू पनि आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छोड्न बाध्य हुन्छन् त्यसैले शान्तिको लागि शिक्षा भन्ने अभियान लिएर नेपालको लोकप्रिय ब्यान्ड नेपथ्यले गरिरहेको संगीत यात्राले पक्कै पनि शिक्षामा सहयोग पुग्नुका साथै देशमा पनि शान्ति आउनेछ भन्ने हामी सबै रत्नगरवासीको विश्वास रहेको छ